नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट समानुपातिक सभासदको सूची बुझाउन सात दिन थप गर्न निर्वाचन आयोगलाई उच्च स्तरीय राजनैतिक समितिको आग्रह सूची बुझाउने म्याद यो नै अन्तिम हुने आयोगको भनाई चितवनमा यसपटक धान खेती लगाएको क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि सरकारले तोकेको तलब भत्ताको माग गर्दै सामुदायिक कलेजका प्राध्यापकद्वारा पठन पाठन ठप्प अफगानिस्तानमा लडाकुका रूपमा कार्यरत सबै अस्ट्रेलियन सैनिक फिर्ता फिलिपिन्समा भएको बस दुर्घटनामा एक्काइस जनाको ज्यान गयो र ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा छनौट भएको नेपाली टोलीलाई सरकारले आज नगद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 राजनैतिक समितिमा छलफल भइरहेकाले सहमति जुट्न अझै केही दिन लाग्ने भएकाले समानुपातिक सभासदको सूची बुझाउनको लागि समय अभाव भएकाले थप सात दिनको समय दिन निर्वाचन आयोगलाई आग्रह गरेको कंग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो प्रमुख निर्वाचन आयुक्त निलकण्ठ प्रीतिले समानुपातिक सभासदको सूची बुझाउने हुने म्याद यो नै अन्तिम हुने बताउनुभयो उहाँले भन्नुभयो दलहरूको आग्रह अनुसार हामीले आएको बैठकबाट निर्णय लिन्छौ दलहरूले यसलाई नै अन्त्य बनाउनेछन् भन्ने विश्वास लिएका छौं समानुपातिक सभासदको सोची बुझाउन समेत थप गर्न आग्रह गर्दै कंग्रेस उपसभापति रामचन्द्र पौडेलले र महामन्त्री कृष्ण सेटौला एमाले अध्यक्ष झलनाथ खनाल नेता रघुजी पन्त ए माओवादीका तर्फबाट नेता पोष्ट बहादुर बोगटी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गक्षधार निर्वाचन आयोग पुग्नु भएको थियो नेकपा माओवादीले सड़क आन्दोलनमा जाने निर्णय सहितका दबावको कार्यक्रम आज सार्वजनिक गर्दैछ उसले पार्टीले अब लिने नीति र राजनैतिक निकासको बाटो पनि बाहिर ल्याउनेछ एकसाथ लामो केन्द्रीय समिति बैठकले गरेको निर्णय अहिले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने माओवादीले जनाएको छ उनातिस गते गरेको निर्णय अनुसार संविधान सभा विघटन अधिकार सम्पन्न उच्च स्तरीय तथा सर्वपक्षीय राजनैतिक सभा आयोजना संविधान सभा विघटनसँगै राष्ट्रिय संयुक्त सरकार गठनका लागि लागि सड़क आन्दोलनमा जानेछन् निर्वाचन बहिष्कारपछि बसेको केन्द्रीय समिति बैठकले दोस्रो संविधान सभाको औचित्य नरहेको निष्कर्ष निकाल्दै सड़क आन्दोलनकै बलमा जनपक्ष संविधान बनाउन जोड़ दिने नीति तय गरेको छ संविधान सभाको गठन भावी सरकार कस्तो बन्ने भने तय भए नै तय भइ नसकेकाले फागुनसम्म संगठन सुदृढीकरणसँगै संघर्ष गर्ने बैठकको निर्णय छ पुष माग र फागुनसम्म तलेसम्म संगठन निर्माणको काम सकेपछि आन्दोलनलाई केन्द्रमा राखेर अगाडि बढ्ने बैठकको निर्णय गरेको छ नेपाली राजनीतिमा आज पुष एक गतेलाई कालो दिनमा दिनको रूपमा स्मरण गरिँदैछ दुई हजार सत्र साल पुस एक गते आजका दिन राजा महेन्द्र शाहले तत्कालीन जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरेलालाई गिरफ्तार गरेर शासन सत्ता आफ्नो हातमा लिएकाले दलहरूले आजको दिनलाई कालो दिनको रूपमा स्मरण गर्ने गरेका हुन् राजधानीको थापाथलीमा नेपाल तरूण दलको महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री कोइरालालाई सरकारले गिरफ्तार गरेर जेल हालेको थियो त्यही दिनदेखि राजसंस्था विरूद्ध नेपाली कंग्रेसको नेतृत्वमा संघर्ष शुरू भएको थियो लामो संघर्षपछि दुई हजार छयालिस सालको आन्दोलनले राजा वीरेन्द्र शाहलाई पनि झुक्न बाध्य बनाएर संवैधानिक राजतन्त्र सहितको संविधान बनेको थियो रौतहटको लक्ष्मी निया गाविसमा दुई हप्तादेखि आतंक मचाएको जंगली हात्तीलाई प्राविधिक टोलीले बेहोस पार्ने सुई ड्याप्टिङ लगाएका छन् बिहान तीन बजेतिर देखिएको हात्तीलाई टोलीले सावधानीपूर्वक प्रहार गरेको थियो चालिस मिटर टाढाबाट बन्दुकमा राखेर प्रहार गरिने सुई लागेपछि भागेको हात्ती अझै नभेटिएको रौतहटको जिल्ला वन कार्यालयले जनाएको छ बेहोस नभई हात्ती उखु घारी हुँदै जंगलतिर भागेपछि वनरक्षक टोलीले छ राउन्ड हवाई फायर गरेको थियो चारवटा समूहमा विभाजित भएका नेकुञ्जका प्राविधिक टोलीमध्ये भइसकेको प्राथमिक विद्यालय छेउमा एम्बुस थापेर बसेको किरण रिजालको टोलीले आज बिहान तीन बजे हात्तीलाई ज्याचिङ प्रहार गरेको थियो आज बिहान नौ बजेदेखि स्थानीय बासिन्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी वन कर्मचारी तथा वनरक्षक टोली र निकुञ्जबाट आएका सातजनाको प्राविधिक टोलीले हात्तीको खोजी गरिरहेको बुटुवाका बासिन्दा जीवनाथ शिवाकोटीले बताउनुभयो गत बिहिबारदेखि क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन राष्ट्र निकुञ्जबाट आएको भेटरेन र प्राविधिक टोली हात्तीको खोजीमा खटिएका थिए हात्ती जंगलभित्र प्रवेश गरेकाले भेटाउन नसक्दा तीव्र रूपमा खोजी कार्य भइरहेको प्रमुख जिल्लाधिकारी दिलबहादुर घिमिरेले जानकारी दिनुभयो चितवनमा यसपटक धान उत्पादनमा वृद्धि भएको छ धान खेती लगाएको क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय चितौनले जनाएको छ उत्पादकत्व बढेकाले लगाएको क्षेत्र घटे पनि उत्पादन भने बढेको कार्यालयका बाली विकास अधिकृत राजन ढकालले जानकारी दिनुभयो यो वर्ष चितवनमा कुल उनातिस हजार पाँच सय पचहत्तर हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो जसमा कुल एक लाख तीन हजार पाँच सय बाह्र मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्य चितवनका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिनुभयो चितवनका सामुदायिक कलेजको पठन पाठन आज ठप्प भएको छ सरकारले तोकेको तलब भत्ताको माग गर्दै चितवनका सामुदायिक कलेजको पठन पाठन अवरुद्ध भएको हो पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका कोषाध्यक्ष बालानाथ सिग्देले आफूहरूको माग सुनवाई नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिनुभयो आज पेन डाउन गर्दै कक्षा बहिष्कार गरेको र आगामी कार्यक्रमहरू तय गरिँदै जाने समेत उहाँले जानकारी दिनुभयो चितवनका करिब पन्ध्रवटा कलेजमा करिब पाँच जना प्राध्यापकहरूले अध्यापन गराउँदै आएका छन् नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ प्राधिकरणले दैनिक तीन घण्टा लोडसेडिङ समय बढाएर दैनिक नौ घण्टा पुर्याएको छ दिनको दुई पटक विद्युत कटौती गर्दै आएको प्राधिकरणले भोलिदेखि दैनिक तीन पटक लोडसेडिङ हुनेछ हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुई पटक मात्र लोडसेडिङ हुनेछ नदीमा जलप्रवाह घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा त्रिसठी घण्टा लोडसेडिङ गर्ने तय गरेको हो माघभन्दा करिब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 चौधदेखि अस्ट्रेलियन सैनिक चार सयको संख्यामा मात्रै अफगानिस्तानमा रहनेछन् र उनीहरू अफगान सैनिक फोर्सलाई प्रशिक्षण र सल्लाह दिने काममा मात्रै संलग्न रहनेछन् तीमध्ये धेरैजसो कान्दाहार र काबुल क्षेत्रमा रहनेछन् प्रधानमन्त्री टोनी एबोर्टले सन् दुई हजार एकदेखि अफगानिस्तानमा सेवा दिएका सैनिकप्रति आभार व्यक्त गर्नुभएको छ युद्धका बेला उनीहरूले ठूलो मूल्य चुकाएको भन्दै उहाँले उनीहरूको बलिदान खेर नगएको बताउनुभयो आफ्ना सैनिकका कारण रोजगान एक दशक अघिको भन्दा धेरै फरक र उत्कृष्ट ठाउँ बनेको उहाँको भनाइ छ हार र जितका साथ नभए अफगानिस्तान उत्कृष्ट ठाउँ बने आशंका साथ युद्ध समाप्त भएको भन्दै प्रधानमन्त्री एबोर्डले उरुजकान उत्कृष्ट शासन व्यवस्था भौतिक पूर्वाधार उपचार सेवा पाउने ठाउँ बनेको दावी गर्नुभयो सन् दुई हजार एकदेखि अफगानिस्तानमा क्रियाशील अस्ट्रेलियन सैनिक मध्ये युद्धका क्रममा चालिसजनाको ज्यान गएको थियो भने दुई सय एकसठी जना गम्भीर रूपमा घाइते छन् फिलिपिन्सको राजधानी मनिलामा भएको बस दुर्घटनामा एक्काइसजनाको मृत्यु भएको छ दुर्घटनामा अरू केही मानिस घाइते भएका छन् बस अनियन्त्रित भई सड़कबाट तल खसेर दुर्घटना भएको अधिकारीहरूले बताएका छन् फिलिपिन्सका स्थानीय संसार माध्यमका अनुसार धेरै जसोको बसभित्र नै मृत्यु भएको छ दुर्घटना के कारणबाट भएको हो भन्ने पुष्टि नभए पनि वर्षा र तीव्र गतिको कारण भएको नसक्ने प्रहरीको अनुमान छ खेल समाचार ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा छनौट हुन सफल नेपाली टोलीलाई सरकारले आज सम्मान गर्दैछ सरकारले सघिने घोषणा गरिसकेको खेलाडीलाई जनै दस लाख र प्रशिक्षकलाई पाँच लाख रुपियाँ प्रदान गर्न लागि हो दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालयमा हुने समारोहमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले नगद पुरस्कार प्रदान गरे नेपाल क्रिकेट संज्ञानले जनाएको छ यस्तै राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सेन्चुरी कमर्सियल ब्याङ्कले पनि जनै एघार हजार रुपियाँ सहित सम्मान गर्दैछ भने सिद्धार्थ ब्याङ्कले पनि खेलाडीलाई सम्मान गर्दैछ न्युजिल्यान्डमा हुने एक दिवसीय विश्वकप छनौटको तयारी स्वरूप अभ्यास खेल खेल्नको लागि नेपाली टोली भोलि श्रीलङ्का जाँदैछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक समानुपातिक सभासदको सूची बुझाउन सात दिन म्याप थप गर्न निर्वाचन आयोगलाई उच्च स्तरीय राजनैतिक समितिको आग्रह सूची बुझाउने म्याद यो नै अन्तिम हुने आयोगको भनाई चितवनमा यसपटक धान खेती लगाएको क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि सरकारले तोकेको तलब भत्ताको माग गर्दै सामुदायिक कलेजका प्राध्यापकद्वारा पठन पाठन छप्प अफगानिस्तानमा लडाकुको रूपमा कार्यरत सबै अस्ट्रेलियन सैनिक फिर्ता फिलिपिन्समा भएको बस दुर्घटनामा एक्काइसजनाको ज्यान गयो र ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा शरण भएको नेपाली टोलीलाई सरकारले आज नगद पुरस्कारबाट सम्मान गर्दै हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार